प्रतिशत र आंशिकतर्फ सात दशमलव छिहत्तर प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् नियमित तर्फको विशिष्ट श्रेणीमा सोह्र हजार नौ सय चौबिस प्रथम श्रेणीमा सन्ताउन्न हजार एक सय पैँसठी र द्वितीय श्रेणीमा उनसत्तरी हजार आठ सय तिस र तृतीय श्रेणीमा पाँच हजार सोह्र विद्यार्थी उत्तीर्ण भएका छन् यस्तै आंशिकतर्फ प्रथम श्रेणीमा एक सय सत्र द्वितीय श्रेणीमा पाँच हजार आठ सय अडचालिस र तृतीय त्रिपन्न उत्तीर्ण भएका छन् यसै गरी चितवनमा नियमिततर्फ सन्ताउन्न दशमलव एकसठी प्रतिशत आंशिकतर्फ चार दशमलव एकसठी प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् नियमिततर्फ विशिष्ट श्रेणीमा सात सय अठहत्तर प्रथम श्रेणीमा तीन हजार तेह्र द्वितीय श्रेणीमा एक्काइस हजार एकसठी र तृतीय श्रेणीमा चौरात्तर जना उत्तीर्ण भएको जिल्ला शिक्षा कार्यालय चितवनले जनाएको छ यस वर्ष एसएलसी परीक्षा चितवनबाट नियमिततर्फ दस हजार चार सय छिहत्तर र आंशिक तर्फबाट एक हजार आठ सय गरी बाह्र हजार दुई सय छिहत्तर परीक्षार्थी सहभागी भएका थिए चितवनबाट दुईजना छात्र सहित तीनजना दृष्टिबिन विद्यार्थी पनि परीक्षामा सहभागी भएका थिए एसएलसीको नतिजा सार्वजनिक भए लगत्तै शिक्षा मन्त्रालय शिक्षा विभाग परीक्षा नियन्त्रण कार्य र नेपाल टेलिकमको वेबसाइटसँगै रेडियो अर्पणको एसएमएस सेवाबाट पनि नतिजा थाहा पाउन सक्नुहुनेछ मोबाइलको म्यासेज बक्समा एसएलसी टाइप गरी एक स्पेस दिएर अल्फाबेट सहितको सिम्बल नम्बर लेखी उनपचास उनपचासमा एसएमएस पठाइमा नतिजा थाहा हुन्छ चैत पहिलो साता भएको एसएलसी परीक्षामा पाँच लाख सत्तालिस हजार एक सय पैँसठी जना परीक्षार्थी सहभागी रहेका थिए जसमध्ये नियमिततर्फ चार लाख तीस हजार सन्तानब्बे र आंशिकतर्फ एक लाख सत्र हजार अडसठी विद्यार्थी सहभागी भएका थिए सुत्केरी गराउँदा निधन भएकी भवानी घिमिरेको परिवारले चितवन मेडिकल कलेजकै चिकित्सकको लापरवाहीको मृत्यु भएको दावी गरेको छ आज बिहान निवासमा पत्रकार सम्मेलन गरी पीडित परिवारले नियमित रूपमा सोही अस्पतालमा गर्भ परीक्षण तथा स्वास्थ्य परीक्षण गराउँदै आउँदासम्म सबै कुरा राम्रो रहेको बताउने चिकित्सकले अहिले दुवै मिर्गौला र कलेजो बिग्रिएर निधन भएको भन्दै झुटो प्रचार गरेको आरोप उनीहरूले लगाएका छन् बनावटी र नक्कली कुरा बनाई चिकित्सक जस्तो पेसालाई झुट गर्ने खेतीका रूपमा चितवन मेडिकल कलेज प्रदेशले अघि बढाएको भन्दै संस्थागत रूपमा नै अपराध लुकाउने काम हुनु दुःखद भएको पीडित परिवारले जनाएको छ सो मेडिकल कलेजका चिकित्सकहरूको चरम लापरवाहीका कारण आफ्नै बुहारी भवानी घिमिरेको निधन भएकोले अस्पताल प्रशासन र दोषी चिकित्सकमाथि कार्यवाही नवजात शिशुको लालन पालन र भरण पोषणका लागि उचित क्षतिपूर्तिको माग पीडित परिवारले गरेको छ साथै आगामी दिनमा अरू माथि यस्तो गम्भीर प्रकृतिको अपराध नगर्न पनि माग गरिएको छ साथै पीडित परिवारले सबै राजनैतिक दल नागरिक सामाजिक समाजसेवी टोल विकास संस्था आमा समूह सम्पूर्ण संसार माध्यम सबै सामाजिक संघ संस्थालाई सहयोग गरिदिनु हुन अनुरोध गरेको छ गत ज्येष्ठ एक्काइस गते चितवन मेडिकल कलेजमा सुत्केरी गराउनका लागि भर्ना गरिएकी भरतपुर बाह्र स्थित वसन्त चोकी भवानी खतिवड़ाको ज्येष्ठ बाइस गते सकुशल अपरेसन गरी सुत्केरी गराइएको भनिए पनि उनको ज्येष्ठ छब्बिस गते निधन भएको थियो अस्पताल र पीडित पक्ष बीच पटक पटक वार्ता भए पनि क्षतिपूर्तिका विषयमा कुरा मिल्न नसक्दा आन्दोलन रोकिएको छैन यता नेपाल चिकित्सक संघले पनि सुरक्षाको माग गर्दै आन्दोलन थालेको छ संघले जिल्लाका स्वास्थ्य कर्मीहरूलाई हातमा कालोपट्टि बाँधेर काम गर्न अपिल गरेको छ जिल्ला प्रशासन कार्य चितवनले जिल्लाका विभिन्न स्थानमा चलाएको घुम्ती शिविरमा सेवा लिनेमा पुरुषभन्दा महिला बढी भएका छन् ग्रामीण क्षेत्रका नागरिकलाई सहज रूपमा सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको सबै प्रकारका सेवामा महिला नै अगाडि देखिएका छन् जिल्ला प्रशासन कार्य चितवनले नागरिकता र मतदाता परिचय पत्र बनाउनका लागि मात्र जिल्लामा सात ठाउँमा टोली खटाएको थियो सबै सरकारी कार्यालयको सेवा सुविधा दिने उद्देश्यले दस स्थानमा एकीकृत घुम्ती शिविर सञ्चालन गरेको थियो दुवै प्रकार उपचारका शिविरमा सेवा लिनेमा महिलाको संख्या धेरै रहेको जिल्ला प्रशासनकाले चितवनका सहायक प्रमुख जिल्लाधिकारी शिवराम गेलालले बताएका छन् जिल्लाको छत्तिसवटा गाविस र दुई नगरपालिकाको केही क्षेत्रका बासिन्दालाई लक्षित गरी आयोजना गरिएको शिविरमा सात प्रकारका सरकारी सेवा दिइएको थियो जसमा नागरिकता वितरण र मतदाता परिचय पत्र वितरणको लागि खटिएको टोलीले सात स्थानमा सेवा दिँदा छ हजार दुई सय पैँतालिस जनाले नागरिकता लिएका छन् जसमा पुरुष दुई हजार तिन सय त्रिचालिस जना द्वारा महिला तीन हजार आठ सय अडसठी जना रहेका छन् वंशजको आधारमा नागरिकता लिनेमा पनि महिला धेरै रहेका छन् जन्मको आधारमा चौतिस जनाले नागरिकता लिएका छन् अपङ्गता भएकाहरूमा पनि महिलाले नै बढी नागरिकता लिएका छन् जना महिला र जना पुरुष अपंगता रहेको व्यक्तिहरूले नागरिकता लिएका छन् साठी वर्ष उमेर नागरिकका बयासी जनाले नागरिकता लिएको गेलालले बताएका छन् सोही टोलीले मतदाता परिचय पत्र बनाउने क्रममा पनि महिलाको संख्या धेरै रहेको छ टोलीले आठ हजार जनाको मतदाता परिचय पत्रको फारम भर्ने र फोटो खिच्ने काम गरेको जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको तथ्याङ्कमा रहेको छ जसमा महिलाको संख्या चार जना र पुरुषको संख्या तीन जना रहेका छन् यसै जिल्लाको दस स्थानमा आयोजना गरेको एकीकृत घुम्ती शिविरमा तीन जनाले नागरिकता लिएका छन् त्यसमा पनि महिला नै अगाडि रहेका छन् दुई हजार चार सय महिला रहेका छन् सो शिविरमा नागरिकता बनाउने पुरुषको सङ्ख्या भने एक हजार दुई सय त्रिपन्न रहेको छ सो शिविरमा मतदाता परिचय पत्र बनाउनेको संख्या दुई हजार छ सय बहत्तर जना रहेका छन् त्यसमा पनि महिला नै बढिरहेका छन् महिलाको संख्या एक हजार चार सय त्रियानब्बे जना रहेको छ भने पुरुष एक हजार एक सय जना रहेका छन् जिल्ला प्रशासन कार्यालयसम्म आइपुग्न कठिनाई पर्ने ग्रामीण क्षेत्रका नागरिकहरूले गाउँमै सीमा पाएको र महिलाहरूलाई अझै सहज भएका कारण महिलाको संख्या बढी भएको सहायक प्रजी अगिलालले जानकारी दिएका छन् जिल्ला प्रशासन कार्यालय चितवनले दुई हजार सत्तरी वैशाख सोह्र गते जिल्लाको पहाडी गाविस कोराको थाकलटारबाट सुरु गरेको शिविर ज्येष्ठ पच्चिस गते पहाडी गाविस काउलेमा गरेर सम्पन्न गरेको थियो चितवनमा माछाको मूल्य बढेको छ महँगी दानाको मूल्य बढेकाले बाध्य भएर मूल्य बढाउनु परेको नेपाल मत्स्य व्यवसाय संघ चितवनले जानकारी दिएको छ पछिल्लो समयमा चितवनमा जिउँदो माछाको बिक्री हुन थालेपछि ग्राहकहरू माछा खरिदमा आकर्षित रहेका छन् नयाँ मूल्य अनुसार चितवनमा माछाको थोक मूल्य दुई सयदेखि दुई सय तिससम्म र खुद्रा मूल्य तीन सयदेखि तीन सय तीस कायम गरिएको नेपाल मत्स्य व्यवसायी सङ्घ चितवनका अध्यक्ष जोगेन्द्र महतोले बताउनु भएको छ यसअघि उनीहरूले मरेको माछा पसलबाट खरिद बिक्री गर्दा फर्मालिन मिसाएर राख्ने गरेको र भारतीय माछा आउने गरेको भन्दै उनीहरूले जिउँदो माछा बेच्न थालेका हुन् महँगीलाई मध्यनजर गर्दै माछाको भाव बढाउनु परेको महतोले बताउनु भएको छ अब पालो रिपोर्टको अत्याधिक गर्मी बढेसँगै सर्वसाधारणको दैनिक जीवन प्रभावित भएको छ यसले गर्दा घरमा केही काम नगरी बस्ने व्यक्तिदेखि घर बाहिर काम गर्ने सम्पूर्णलाई समस्या परेको छ गर्मीका कारण विभिन्न रोगहरू पनि देखिएका छन् आज केही शीतलताको अनुभव गरिए तापनि पछिल्ला दिनहरूमा गर्मीले निकै समस्या पारेको छ सहकर्मी सम्झना श्रेष्ठको एक रिपोर्ट अत्याधिक गर्मी बढेसँगै सर्वसाधारणको दैनिक जीवन प्रभावित भएको छ चर्को घामको कारण दिउँसोको समयमा बजार पसलतिर पनि मानिसहरूको चहलपहल निकै कम देखिन्छ पछिल्ला दिनहरूमा चौतिसदेखि पैतिस डिग्री सेल्सियससम्म तापक्रम मापन गरिएको छ बढ्दो गर्मीले बटुवादेखि घरमा नै आराम गरी बस्ने सबैलाई पिरोलेको छ सबैलाई समस्या परेको छ दैनिक गुजारा टार्नको लागि रिक्सा चलाउँदै आएका रिक्सा चालक पनि गर्मीको प्रत्यक्ष मारमा छन् विगत सोह्र वर्षदेखि रत्नगरमा रिक्सा चलाउँदै क्षेत्रका स्थानीय रिक्सा चालक हेमनाथ कडेल गर्मीको ताप भनेको सबै साल भन्दा हामी जन्मिएर यो उमेर सम्बन्धमा आज चाहिँ म साठी वर्ष उमेर भयो र यो चाहिँ साल अलिक बढी सत्तरी सालमा अलिक बढी गर्मी छ तापक्रम बढी छ पहाडदेखि तराईसम्म तराईदेखि पहाडसम्म पनि अहिले तापक्रम बढी छ एकदम समस्या छ गर्मीले एकदम सताइराखेको भन्दा बस्दा निन लाग्ने तातोले माथिर हुड छैन तलतिर जाने तातो बाफ आउने पानी एकछिन पऱ्यो छिनमै गर्ने तापक्रमै त्यस्तै छिनछिनमै बदली भइरहेको छ र तर अहिले बढी दिउँसोको समस्या भनेको अब मान्छे पनि त्यति नआउने अब शीतल बस्नै पर्यो बस्दाखेरि तापक्रमले छताउने बढी गर्मी नै एकदम चालिस साठी जाने जस्तो जुन गर्मी छ एकदम गरी खान गाह्रो छ घाममा रिक्सा चलाउने मजदुरलाई त गर्मीले प्रभाव पार्ने नै भयो तर कोठाभित्र व्यवसाय सञ्चालन गर्दै आएका व्यवसाय पनि अघिल्लो वर्ष भन्दा यस वर्ष बढी गर्मीको महसुस भएको बताउँछन् पहिले पहिलेको वर्षभन्दा त एकदमै अहिले गर्मी बढिरहेको किनभने बाहिर धुपको त कुरै नगरौँ हामी भित्र तिनको छानाभित्र बस्ने पनि एकदमै अहिले गर्मीको चाहिँ बाब बढिरहेको पङ्खाले त पङ्खाको कारणले कुनै कामै छैन तातो हावा बगेर खुले छुले होइन भने यसपालि गर्मी एकदमै बढिरहेको साह्रै समस्या पनि परिरहेको गर्मीको कारण बिहान आउँदा आउँदै पनि एकदमै पसिनाहरू बढिरहेको एकदमै लास्टै है एकदमै समस्या पानी पनि परेको छ गर्मी पनि बढेको छ जसले गर्दाखेरि आर्द्रता पनि बढेको कारणले हो कि हिजो आज गर्मी निकै नै बढेको महसुस भएको छ पसलमा बस्न सकिएको छैन लाइन छिनछिनमा जाने छिनछिनमा आउने गर्छ जसले गर्दाखेरि हामी व्यापारीलाई पनि एकदम गाह्रो भइरहेको छ गर्मीको मौसममा बढ्दो गर्मीले दैनिक क्रियाकलापलाई प्रभाव त पार्छ नै त्यति मात्र नभई विभिन्न रोगका प्रकोपहरू पनि देखा पर्न थाल्छन् गर्मीको कारण चितवनका विभिन्न अस्पतालहरूमा बिरामीको संख्या बढेको छ विशेष गरी घर बाहिर निस्कने उमेर समूहका व्यक्तिहरू बाह्र पन्ध्र वर्षदेखि पच्चिस तिस वर्षका स्कुल कलेज जाने समूहका व्यक्तिहरूमा बढी भाइरलको बताउनुहुन्छ भरतपुर सरकारी अस्पतालका फिजिसियन डाक्टर भोजराज अधिकारी जानकारी अहिले अब गर्मीको मौसमको कारणले गर्दा एउटा सिजनल परिवर्तनले आउन सक्ने जुन सङ्क्रमणहरू हो इन्फेक्सनहरू हो त्यसको मा पनि अलिकति वृद्धि छ किनभने अब विशेष गरी भाइरल ज्वरोको प्रकृतिका रोगीहरू सुरु भइसकेका छन् क्लिनिक बेसिसमा ओपिडी बेसिसमा आउने बिरामीहरूमा भाइरल ज्वरो विशेष गरी ज्यान गल्ने आलस्य हुने आँखाको गेडीहरू दुख्ने टाउको दुख्ने अनि बिस्तारै ज्वरो आएर हामीहरूको सम्पर्कमा आउने बिरामीहरूको सङ्ख्या अहिले बढेको छ त्यसले गर्दा अब प्रकृतिको हिसाबले चाहिँ फुड पोइजनिङहरू जुन खानपानबाट हुने रोगहरू हो तिनीहरूको पनि सङ्ख्या अलिकति बढी वृद्धि भइरहेको पाइएको छ भने यस्तो खाले इन्फेक्सनहरू चाहिँ बढीभन्दा बढी बाहिर मुभमेन्ट गर्ने पपुलेसन जस्तो यो प्रोडक्टिभ एज भन्छ नि हामी एघार बाह्र वर्षदेखि लिएर स्कुल लाइफको र कलेज लाइफका चाहिँ बच्चाहरू र प्लस वयस्क भर्खरको चाहिँ यो मधवैंसीहरू यो खालको चाहिँ पपुलेसनमा चाहिँ अलिकति बढी भएको हामीले चाहिँ अहिले भेटेका छौँ बढ्दो गर्मीको कारण लाग्ने भाइरल ज्वरोको संक्रमणबाट बस्न व्यक्ति स्वयं सचेत हुनुपर्छ व्यक्तिगत व्यवहारदेखि लिएर खानपिनमा ध्यान पुर्याउन सके भाइरल संक्रमणबाट केही हदसम्म बस्न सकिने सुझाव दिनुहुन्छ फेरि पनि डाक्टर अधिकारी होसियारी हामीले लिन सक्ने पर्सनल होसियारी हो व्यक्तिगत होसियारी भनेको धेरैभन्दा धेरै मानिसहरूमा अब सकेसम्म घुलमिल गर्ने खालको कोही सङ्क्रमण भइहालेको बिरामी शङ्कास्पद बिरामीसँग सुरुको तिन दिन चाहिँ यस्ता प्रकारका ज्वरोहरू एकअर्काबाट सर्न सक्ने श्वास प्रश्वास माध्यमबाट सर्न सक्ने भएको हुनाले अब रुमालहरू प्रयोग गर्ने आठीबाट रुवाबाट सर्ने भएको हुनाले त्यस्तै गरी खानपानबाट सर्न सक्ने रोगहरूमा चाहिँ तपाईँको हातको चाहिँ सरसफाइहरू खानपानमा चाहिँ काँचो कचिलोहरू नखाने रोड साइडको खानेकुराहरू नखाने कुराहरूमा जोड दिनु पर्यो पऱ्यो भने त्यसपछि अब जुन भेक्टर बर्न डिजिज भन्छौँ अथवा यो मच्छरहरू लामखुट्टे आदिको प्रभावबाट सर्न सक्ने रोग पनि हामीले चाहिँ सोच्नुपर्ने हुन्छ अब बल्ल सिजन सुरु हुँदैछ त्यसमा मलेरिया डेङ्गु आदि जस्तोबाट बच्न लिनुपर्ने फेरि झुलको प्रयोग त्यस्तै गरी चाहिँ अब घर वरिपरि पानी जम्न नदिने र किटाणुहरू चाहिँ जम्ने वातावरणबाट चाहिँ हामी टाढा रहनुपर्छ जस्तो मलाई लाग्छ नेकपा एमालेको वैचारिक तथा साङ्गठनिक सुदृढीकरण अभियान घर घरमा एमाले कार्यक्रम अन्तर्गत आज अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ रत्नगरमा नेकपा एमाले ओडा कमिटी ओडा नम्बर आठले आयोजना गरेको सो कार्यक्रममा एमालेका पोलिट ब्युरो सदस्य सुरेन्द्र पाण्डेले वर्तमान राजनैतिक अवस्था र पार्टीको भावी कार्यदिशाको विषयमा प्रशिक्षण दिनुभएको थियो सो अवसरमा एमाले सुरु गरेको घर घरमा एमाले कार्यक्रम प्रभावकारी बन्दै गएको भन्दै उहाँले अभियानले एमालेलाई जनताको माझ अझ बढी लोकप्रिय बनाएको बताउनु भएको छ नेता पाण्डेले आगामी संविधान सभाको निर्वाचनलाई एमालेलाई ठूलो शक्तिको रूपमा स्थापित गर्न जागरूक भएर लाग्न कार्यकर्तालाई आग्रह समेत गर्नुभएको छ कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष जेएन थपलिया जिल्ला कमिटी सदस्य यादव पाठक क्षेत्रीय अध्यक्ष कृष्ण कुमार डल्लाकोटी लगायतले बोल्नु भएको थियो रत्नगरमा जारी अभियान प्रभावकारी रूपले अगाडि बढाइरहेको वडा कमिटी सदस्य युगबहादुर थापाले जानकारी दिनुभएको छ वडा कमिटी सचिव एकबहादुर जेसीले सञ्चालन गर्नुभएको सो कार्यक्रम भूपेन्द्र रेग्मीले सञ्चालन गर्नुभएको थियो अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक जिल्ला कार्यालय चितवनको आयोजनामा आज पदमपुर गाविसमा मानव अधिकार शिक्षा कार्यक्रमको समीक्षा कार्यक्रम सम्पन्न भएको छ इन्सेकद्वारा सञ्चालित मानव अधिकार शिक्षा कार्यक्रमको प्रभावहरूको जानकारी आगामी दिनमा गरिने कार्यक्रमको योजनाको लागि सो कार्यक्रममा आयोजना गरिएको हो सो कार्यक्रममा पदमपुर गाविसका राजनैतिक दलका प्रतिनिधि नौवटाका इन्सेक सहकर्मी संस्थाका प्रतिनिधिहरूका बीच छलफल गरिएको थियो मानव अधिकार शिक्षा कार्यक्रमले सो गाविसका व्यक्तिहरूमा मानव अधिकार सम्बन्धी ज्ञान हासिल भएको कार्यक्रमका सहभागीहरूले बताएका छन् पदमपुर गाविस सचिव रमादेवी आचार्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो आज रत्नगर नगरपालिका वडा नम्बर एक स्थित नवोदय सुकुम्बासी टोल विकास संस्थाको आयोजनामा एक दिने खानेपानी धारा उद्घाटन तथा सुकुम्बासी समस्या सम्बन्धमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ लुमन्तीको सहयोगमा समुदायको आधारभूत आवश्यकता अन्तर्गतको खानेपानीको समस्यालाई ध्यानमा राखी सो समुदायमा दुईवटा नयाँ चापकल धाराहरू निर्माण गरिएको छ रत्नगर नगरपालिका प्रमुख श्री पुरुषोत्तम चापकोटाको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथिबाट धाराको उद्घाटन गरिएको थियो कार्यक्रममा एकीकृत नेकपा माओवादीका प्रतिनिधि ज्ञानेन्द्र राज पाण्डे नेकपा एमालेका नगर अध्यक्ष प्रेमनाथ दुवाडी नेपाली कंग्रेसका नगर सभापति रूपन राज घिमिरे नेकपा माओवादीका हरि पौडेल नेपाल उच्च माविका अध्यक्ष कृष्ण अधिकारी नेपाल सुकुम्बासी सङ्घर्ष सङ्घर्ष समितिका संयोजक प्रज्वल नेपाली नेपाली नेपाल सुकुम्बासी सुधार समितिका अध्यक्ष फुलबहादुर तामाङ लगायतले रत्नगरमा सुकुम्बासीहरूको विगतदेखि वर्तमानसम्मको अवस्था र व्यवस्थापनमा राजनैतिक दल र समुदायको भूमिकाका विषयमा बोल्नु भएको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 सर्वसाधारणलाई सोधेका छौँ सुनौ सामुदायिक आवाजमा उनीहरूको आवाज जस्ताको तस्तै सामुदायिक आवाज घरमा चाहिने बाबुआमाहरूले र उसको दाजु अथवा अभिभावकहरूले उसलाई चाहिने चार पाँच वर्षको अवस्थाबाटै एउटा शिक्षा दीक्षा अनुशासन सम्बन्धी स्वास्थ्य सम्बन्धी राम्रो चाहिने कुराहरू सिकाउने विद्यालयमा पनि शिक्षकहरूले चाहिने एउटा पाठ्यक्रमका पुस्तकहरू पढाउनुको साथसाथै एउटा पन्ध्र बिस मिनट अथवा आधा घन्टा उनलाई स्वास्थ्य सम्बन्धी र एउटा अनुशासन सम्बन्धी र छुट्टै एउटा व्यवहारिक अरू चाहिने एउटा सामाजिक शिक्षा दीक्षा गृह कार्य र एउटा विद्यालयको चाहिने एउटा स्कुलिङ र पाठशालाबाट चाहिने उनलाई जोगाउन सकिन्छ लागु पदार्थबाट पर्ने असरहरूको बारेमा सर्वप्रथम चेतना गराउनु पर्छ र स्कुलले बालबालिकालाई लागु पदार्थ सेवन गर्न नदिन चाहिँ स्कुलका पाठ्य पुस्तकमा चाहिँ यसको विषयवस्तु उल्लेख गर्नुपर्छ जस्तो लाग्छ मलाई बालबालिकाको पहिलो पाठशाला भनेकै घर हो घरमा राम्रो वातावरण भयो भने बालबालिकाले पनि राम्रो कुराहरू सिक्छन् घरमा अब बाबुआमाले चुरोट रक्सी खायो भने त्यस्तै सिक्छन् सिक्छन् भने घरमा पनि खानु हुँदैन र स्कुलमा पनि लागु पदार्थहरूको बारेमा बाल बालबालिकालाई राम्रोसँग जानकारी दिनुपर्छ र सङ्गत बिनाको पनि हुन्छ त बालबालिकालाई दुर्व्यसनबाट टाढा लैजानको लागि सङ्गतमा त सङ्गत बिना नि हुन्छ त सङ्गतमा लाग्न नि दिन हुँदैन अब स्कुलले बालबालिकाहरूलाई त अब लागु औषधबाट छुटाउन पहिला सुरुमा त एउटा घरेसी वातावरण राम्रो हुनुपर्छ र चाहिँ घरमा नै एउटा शिक्षा दीक्षा एउटा राम्रो ज्ञानका कुराहरू सिकाउनुपर्छ त्यसको साथसाथै स्कुलले बालबालिकाहरूलाई अझ स्कुलमा त्यसको स्वास्थ्यको बारेमा त्यसको पर्ने नकारात्मक असर होइन धेरै कुराहरू चाहिँ अझ स्कुलमा पर्छ र त्यहाँमाथि पनि अब समाज पनि एउटा चाहिँ राम्रो हुनुपर्छ र चाहिँ सामाजिक विकृति